यस कार्यालयमा विधिवत रूपमा दर्ता भएका कृषि समूह तथा कृषि सहकारी संस्थाले आउँदो असोज दस गते कार्यालय समयभित्र आफूलाई पाएक पर्ने कृषि सेवा केन्द्र तथा जिल्ला कृषि विकास कार्यालय डडेलधुरामा पूर्वक निवेदन भरि दर्ता गराउन हुन सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू समूह तथा कृषि सहकारी दर्ता प्रमाण पत्रको प्रतिलिपि योजना माग गर्न बसेको समूह सहकारीको निर्णयको प्रतिलिपि लागत साझेदारी प्रष्ट रूपमा भरिएको निवेदन तथा अनुसूची फारमहरू सम्बन्धित नगरपालिका तथा गाविस र कृषि सेवा केन्द्रको सिफारिस गाउँ परिषद तथा इलाका परिषदबाट योजना पास भएको निर्णयको प्रतिलिपि र साना सिँचाइ तथा प्लास्टिक पोखरीका लागि रु सय र सहकारी सिँचाइका लागि रु तिन सयको राजस्व रसिद नोट सहकारी सिँचाइका लागि कृषि तथा खाद्य सुरक्षा आयोजना लागू भएका गाविसहरू शीर्ष आलिटाल गाङखेत असीग्राम नवदुर्गा बेलापुर भद्रपुर सिपुर देउल दिव्यपुर बागेश्वरमा दर्ता भएका कृषि सहकारी संस्थाहरूले मात्र निवेदन निवेदन दर्ता गर्न सक्नुहुनेछ पुनश योजनाको लागि आवश्यक निवेदन फारम जिल्ला कृषि विकास कार्यालय डडेलधुरा र कृषि सेवा केन्द्र तथा कार्यालयको वेबसाइट डब्लु बाट डाउनलोड गर्न सकिनेछ साथै अस्पष्ट रूपमा भरिएको तथा माग अनुसार कागजातहरू पेश नभएका निवेदन उप कुनै कारवाही हुने छैन थप जानकारीको लागि जिल्ला कृषि विकास कार्यालय डडेलधुरा तथा पायक पर्ने कृषि सेवा केन्द्रमा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ जिल्ला कृषि विकास कार्यालय डडेलधुरा सम्पर्क नम्बर शून्य छ्यानब्बे चार दस एक सय उनासी प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना अनि म सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु हो ब्राजिलको रियो दि जेनेरियोमा जारी रियो ओलम्पिक दुई हजार सोह्रमा नेपालको तर्फबाट सहभागी सुदूरपश्चिमकी सेली निशा रावलले भोलि प्रतिस्पर्धा गर्ने भएकी छिन् तर्फको सडसठी केजी माथिको तौल समूहमा निशाले रियो शहरको समय अनुसार भोलि बिहान एघार बजे तथा नेपाली समय अनुसार भोलि राति पाउने आठ बजे प्रतिस्पर्धा गर्न लागेकी हुन् भोलि राति हुने टेक्वान्डो खेलमा निशाले आफ्नो तौल समूहमा चीनकी जेङ सुइनसँग प्रतिस्पर्धा गर्न लागेकी हुन् त्रिहत्तर केजी तौल रहेकी बाइस वर्षीय निशाले चीनकी पचहत्तर किलोग्राम तौल भएकी बाइस वर्षीय जेङसँग प्रतिस्पर्धा गर्न लागेकी हुन् उनी नेपालबाट सहभागी सात खेलाडी मध्येकी एक हुन् उनी नेपालबाट अन्तिम खेलाडीको रूपमा भोलि सहभागिता जनाउन लागेकी हुन् अछामको कालिका गाविस स्थित सुगाली गाउँमा पुर्क्यौली घर रहेकी रावल हाल काठमाण्डुको थापातलीमा बस्दै आउनु भएको छ यसअघि डडलधुराकी सरस्वती भट्टराईले केही दिन अघि मात्रै ओलम्पिकमा प्रतिस्पर्धा गरिसकेकी छिन् उनले पदक जित्न नसके पनि राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् बैतडीको तल्लादेही आठ डाँडा खालीमा जमिन भाँसिएपछि स्थानीय बासिन्दा विद्यालयमा आश्री लिएर बसेपछि पठन पाठन अवृद्ध भएको छ गत साउन एक्काइस गति राति परेको वर्षाले आएको पहिरोका कारण चार घर परिवार विहीन भएका छन् भने अन्य परिवार पनि जमिन भाँसिएपछि त्रसित बनेका छन् चार घर परिवार वस्तुभावसहित विद्यालयमा बस्न थालेपछि स्थानीय खोलाडी प्राविमा पठन कार्य अवृद्ध भएको हो पठन पाठन कार्य अवृद्ध हुँदा बालबालिका समस्यामा परेको तल्लादेही गाविसका सचिव डम्बर बहादुर विष्टले जानकारी दिनुभएको छ यही साउन बाइस गतेदेखि चार घर परिवार विद्यालयमै बसिरहेका छन् भने अन्य पनि रातिको समयमा विद्यालयमा बस्ने गरेको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले जानकारी दिनुभयो पीड़ितको पुनस्थापनाका लागि पहल भइरहेको समेत उहाँले बताउनु भएको छ तत्कालका लागि चार घर परिवारको पुनस्थापनाका लागि प्रयास गरिने प्रमुख जिल्लाधिकारी चौधरीले जानकारी दिनुभएको छ बाहुन्न परिवार बसोबास गर्दै आएको डाँडाखाली जमिन भाँसिएर करिब डेढ फिट तल सरेको बताइएको छ यसैबीच तल्लादेखिका पहिरो पीड़ित परिवारको अस्थायी बसोबासको व्यवस्था मिलाउनका लागि प्राविधिकको टोली तल्लादेखि पुगेको छ शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका इन्जिनियर नापी शाखाका प्रतिनिधि मालपोत कार्यालयका प्रतिनिधि भू संरक्षण कार्यालयका प्रतिनिधि जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका प्रतिनिधि र गाविसका प्रतिनिधि सम्मिलित छ जनाको टोली तल्लादेही गएको प्रमुख जिल्लाधिकारी किशोर कुमार चौधरीले जानकारी दिनुभएको छ टोलीले तलादेहीका पहिरो पीड़ितका लागि अस्थायी बसोबासका लागि जमीनको सम्भाव्यता अध्ययन गरी टुङ्गो लगाउने उहाँले जानकारी दिनुभएको छ स्थानीय स्तरमा सार्वजनिक ऐलानी तथा सरकारी जमीनको खोजी गरी पहिरो पीड़ितको बसोबासका लागि टोलीले पहल गर्नेछ स्थानीय स्तरमा राजनीतिक सहमति जुटाएर पीड़ित परिवारको बसाई स्थानान्तरणका लागि टोलीले आवश्यक जग्गाको व्यवस्था गरी जिल्ला प्रशासनलाई प्रतिवेदन बुझाउने म्याण्डेट पाएको छ आगामी सोमबारसम्ममा टोलीले विस्तृत प्रतिवेदन बुझाएपछि पहिरो पीड़ित परिवारलाई स्थानान्तरणका लागि प्रक्रिया थालिने प्रमुख जिल्लाधिकारी चौधरीले जानकारी दिनुभएको छ पहिरो पीड़ित परिवारको अस्थायी बसोबासका लागि गृह मन्त्रालयबाट आवश्यक टेन्टको समेत व्यवस्था भइरहेको उहाँले जानकारी दिनुभएको छ गत श्रावण बाइस गते परेको अविरल वर्षाका कारण तल्लादेहीको ओडा नम्बर आठ डाँडा खालीमा जमीन भाँसिएर बाहन्न घरपरिवार जोखिममा परेका छन् तीमध्ये पहिरोका कारण चार घर परिवार घरबार विहीन भएका छन् बाहन्न घर परिवार मध्ये बस्तीबाटै सार्नै पर्ने अवस्था भएका परिवारका लागि बस्तीको व्यवस्थापन गरिने बताइएको छ नेपाल प्रहरीले एक साथ ठूलो संख्यामा प्रहरी नायब उपरीक्षकहरूको सरूवा गरेको छ प्रहरी प्रधान कार्यालयले एक सय पच्चीस जना डीएसपीको एक साथ सरूवा गरेको हो प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले गृह मन्त्रालयले आज लेखेको पत्र अनुसार सुदूरपश्चिमका विभिन्न कार्यालयबाट बाह्र डीएसपीको सरूवा भएको छ कोही सुदूरपश्चिम भित्रै अन्य ठाउँमा सरूवा भएका छन् भने कोही विकास क्षेत्रभन्दा बाहिरका जिल्लामा सरूवा भएका छन् कार्यालयका अनुसार सुदूरपश्चिमका सात जिल्ला जिल्लाका प्रहरी कार्यालय र अन्य पाँच कार्यालयबाट प्रहरी नायब उपरीक्षकको सरूह भएको हो प्रहरी प्रधान कार्यालयको उक्त पत्र अनुसार जिल्ला प्रहरी कार्यालय डडेलधुरामा रहेका डडेलधुरा प्रहरी प्रमुख डीएसपी विपिन कुमार कर्माचार्य क्षेत्रीय सशस्त्र प्रहरी गण नम्बर तीन मुका हेटौडामा सरूह भएका छन् भने डडेलधुरामा नयाँ डीएसपीको रूपमा लागू औषध नियन्त्रण ब्यूरो काठमाण्डौमा रहेका प्रेम बहादुर साई आउने भएका छन् यसै जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत डीएसपी डम्बर बहादुर चन्द अञ्चल प्रहरी कार्यालय महाकालीमा सरुवा भएका छन् भने अञ्चल प्रहरी कार्यालय महाकालीमा रहेका उद्धव देव भट्ट नयाँ डीएसपीको रूपमा जिल्ला प्रहरी कार्यालय डोटीमा आउने भएका छन् यस्तै जिल्ला प्रहरी कार्यालय बझाङमा रहेका डीएसपी लक्ष्मीराज अधिकारी दंगा नियन्त्रण प्रहरी गण बी सुनसरी सरूवा भएका छन् भने बझाङमा भने नयाँ डीएसपीको रूममा महानगरीय प्रहरी कार्यालय परिचालन कक्ष प्रशासन रानी पोखरीमा रहेका नरेन्द्र चन्द आउने भएका छन् जिल्ला प्रहरी कार्यालय दार्चुलामा रहेका डीएसपी सुशील सिंह राठौर मानव महानगरीय दंगा नियन्त्रण प्रहरी गण काठमाडौँ सरू भएका छन् भने उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा रहेका केदार खनाल आउने भएका छन् साथै जिल्ला प्रहरी कार्यालय बाजुरामा रहेका डीएसपी हेम हेरम्ब शर्माको प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालय सरूवा गरिएको छ भने जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा रहेका दलबहादुर बोकटी बाजुरामा नयाँ डीएसपीको रूपमा आउनेछन् यसै गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा रहेका डीएसपी केदार खनालको जिल्ला प्रहरी कार्यालय दार्चुलामा सरुवा गरिएको छ भने कञ्चनपुरमा नयाँ डीएसपीको रूपमा अञ्चल प्रहरी कार्यालय सेती धनगढ़ीमा रहेका नयन सिंह कार्की आउने भएका छन् जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत मोहन प्रसाद खरेल अञ्चल प्रहरी कार्यालय मोहन प्रसाद पोखरेल अञ्चल प्रहरी कार्यालय बागमती सवारी शाखामा सरुवा भएका छन् भने उनको ठाउँमा प्रहरी प्रधान कार्यालय सुरक्षा महाशाखामा कार्यरत बाल नरसिंह राणा आउनेछन् दङ्गा नियन्त्रण प्रहरी गण महेन्द्रनगरमा रहेका पदम बहादुर विष्ट अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा सरुवा भएका छन् भने प्रहरी प्रधान कार्यालय युएन जगेडाका वीरबहादुर बुढा मगरलाई दङ्गा नियन्त्रण प्रहरी गण महेन्द्रनगरमा सरुवा गरिएको छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा रहेका योगेन्द्र कुमार खड्का जिल्ला प्रहरी कार्यालय कालीकोटमा सरूवा गरिएका छन् भने सो ठाउँमा जिल्ला प्रहरी कार्यालय दैलेखमा रहेका वीर बहादुर ओली आउने भएका छन् यस्तै सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा रहेका नवीन किशोर प्रधान जिल्ला प्रहरी कार्यालय खोटाङमा सरूवा गरिएको छ भने इलाका प्रहरी कार्यालय कटारी उदयपुरमा रहेका दीपक कुमार बस्नेत तालिम केन्द्रमा आउने भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ सेती अञ्चल यातायात व्यवस्था कार्यालय कैलालीले नक्कली स्वास्थ्य परीक्षण बारे चासो देखाएको छ नक्कली स्वास्थ्य परीक्षण पत्रहरूको व्यापार फस्टाउने गरेको समाचार बाहिर आएपछि कार्यालयले चासो देखाएको हो डाक्टरहरूको चेक जाँच नै नगरी सवारी चालक अनुमति पत्रको फाराम प्रमाणित गर्ने गरेको पाइएकाले फाराममा कडाई गरिएको यातायात व्यवस्था कार्यालय सेतीका प्रमुख कृष्ण प्रसाद भूषालले बताउनु भएको छ नक्कली सिफारिश हुने गरेको भनेर व्यापक जनगुनासो आएको भन्दै प्रमुख भूषालले त्यसलाई निरुत्साहित गर्न शुरू गरेको बताउनुभयो ड्राइभिङ सेन्टरहरूलाई र डाक्टरहरूको मेलमतमा निरोगिताको चेक जाँच नै नगरी निरोगी बनाइने गरेको थियो डाक्टरहरूले बिहान निरोगिताको फाराम प्रमाणित गरिदिने र दिउँसो फाराम लिन आउनेहरू त्यही फाराम थमाउने बन्द गराइने प्रमुख भूषालले दावी गर्नु भएको छ कर्णाली रिभर यातायातले शुक्रबारदेखि आफ्नो सेवा दार्चुलाबाट धनगढ़ी रूटमा सेवा विस्तार गरेको छ दुई सालमा स्थापना भएको कर्णाली रिभर यातायातले शुक्रबारदेखि दार्चुला धनगढ़ी सेवा शुरू गरेको हो कर्णाली यातायातको वीरेन्द्र वन स्थित बस पार्कबाट बस चालक सहचालक र यात्रुको विदाई गरिएको हो पहिलो दिन ना पाँच ख एकसठी सत्र नम्बरको बसले दार्चुलाबाट यात्रु बोक्न शुरू गरेको हो पहिलो दिन कर्णाली यातायातको उक्त बसमा सोह्र जना यात्रु सवार भएको कर्णाली रिभरको बस काउन्टर दार्चुलाले जनाएको छ बसको रातो रिबन काट्दै यात्राको लाभको कामना गरिएको छ बसमा अत्याधुनिक डिलक्स बस एलईडी टीभी स्तरीय फोल्डिङ सिट अडचालिस गरी अडचालिस मोडेलका बस रहेको सो समितिका प्रशासन उपाध्यक्ष जनक बहादुर साईले जानकारी दिनुभएको छ थारू समुदायको कृषि पूजा तथा हेरेरी महोत्सव आजदेखि धनगढी उपमहानगरपालिका पाँच जाईमा शुरू भएको छ भाषा संस्कृति कला भेषभूषा हाम्रो पहिचान हेरेरी महोत्सव मनाउने सबै किसानहरूको अभियान भन्ने मूल नाराका साथ शुरू भएको महोत्सव पाँच गतेसम्म हुने महोत्सव आयोजक समितिले जनाएको छ महोत्सवको एक कार्यक्रमका बीच कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले उद्घाटन गर्नुभयो थारो समुदायले धानबारीमा लाग्ने रोगव्याधि हटाउनको लागि हेरी पूजालाई महोत्सवका रूपमा मनाउँदै आएका छन् वर्षा सकिएपछि खेती हरियो होस् र कुनै किसिमका किरा फट्याङ्ग्रा रोगहरू नलागोस् भनेर यो पूजा गरिने परम्परा रहिआएको छ विशेष गरी थारू गाउँमा यो पूजा गरेपछि कुनै किसिमको खेतीमा रोग नलाग्ने जनविश्वास रहेको छ यो पूजामा विभिन्न किसिमका खानेकुरा भात सागको तरकारी मकै मिठाई एकै ठाउँमा पोलेर ठनुवामा थारूको देउतामा लगेर पूजा गर्ने गरिन्छ यो पूजा गरिसकेपछि गाउँघरमा खानपिन गर्दै नाचगान गर्ने चलन रहेको छ किसानले लगाएको बाली नाली सप्रियोस् किरा फट्याङ्ग्रा नलागोन् जमिनमा उर्वर शक्ति बढोस् र उत्पादनमा वृद्धि होस् भन्ने जनविश्वास गरिने गरिएको छ असार साउनमा धान खेती गरिसकेपछि त्यसमा किरा प्रकोप नफैलियोस् भनेर हेरी पूजा गर्दै आएको थारू अगुवा खडक चौधरीको भनाइरहेको छ तपाई अहिले युनिटी खबर सुनिरहनु भएको छ बैतडीमा एकजना मौरी पालक व्यवसायबाट करोडपट्टि बझाङको दङ्गजीमा जीमा एकजनाको गोली हानेर हत्या डडेलधुराका होटल व्यवसायी दियालको आज निधन लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला जिल्ला शिक्षा कार्यालय डडेलधुराको अत्यन्त जरुरी सूचना श्री शिक्षक सेवा आयोग सानो टिमी भक्तपुरद्वारा डडेलधुरा जिल्लामा यही भाद्र एघार गते बिहान आठ बजेदेखि सञ्चालन हुने निम्न माध्यमिक तहको स्थायी शिक्षकको लागि खुल्ला प्रतिस्पर्धात्मक लिखित परीक्षामा सम्मिलित हुन आवेदन गरेका परीक्षार्थीहरूको परीक्षा केन्द्रहरूको शिक्षक सेवा आयोगको साउन सत्र गतेको निर्णय अनुसार नेपाली अङ्ग्रेजी विज्ञान गणित र गणित विज्ञान विषयका परीक्षाहरू डडेलधुरा जिल्ला सदरमुकाम र आसपास स्थित विद्यालय क्याम्पसमा कायम गरिएको र सामाजिक विषयको परीक्षा केन्द्र ढोटी जिल्लाको सदरमुकाम सिलगढीमा कायम गरी भएकोले सम्बन्धित परीक्षार्थीहरूले तोकिएको परीक्षा केन्द्रमा गई परीक्षामा सहभागी हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ विस्तृत जानकारीका लागि यस कार्यालयको वेबसाइट एवं सूचना पार्टीमा हेर्न समेत अनुरोध गरिन्छ जिल्ला शिक्षा कार्यालय डडेलधुरा छोरी जाऊ त बारीबाट साग टिपेर ल्याऊ आज पनि साग पकाउने जहिले पनि साग नपकाउनु न भन्या कस्तो कुरा गर्छ यो झन खानामा पोषण पुगेन भनेर करेसा बारीमा साग गाजर मुला रोपेको होइन हुन त हो आमा तर आज अन्डा खान मन लाग्या छ के अन्डा माछा र मासु सँगसँगै हरियो सागपात र पहिलो फलफुल पनि प्रशस्त खानुपर्छ म साग र अन्डा दुवै पकाउला हुन्न हुन्छ हुन्छ मिठो गरी पकाउनु म साग टिपेर ल्याउँछु है अन्न गेडागुडी दाल हरिया सागसब्जी फलफुल दुधजन्य र पशुजन्य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 लगायतका समाचार अब बाँकी प्रसंग बझाङको दङ्गाजी गाविसका एकजनाको गोली हानेर हत्या गरिएको छ दङ्गाजी गाविस वडा नम्बर सातका चालिस वर्षीय हरिटमटाले चलाएको गोली लागेर दङ्गाजी दुईका अठाइस वर्षीय प्रकाश निरौलाको घटनास्थलमै मृत्यु भएको प्रहरले जनाएको छ टमटाले भरुवा बन्दुक प्रयोग गरेको र निरौलाको दायाँ छातीमा गोली लागेको प्रहरी निरीक्षक हिक्मत भण्डारीले बताउनु भएको छ गोली प्रहार गर्ने टमाटालाई प्रहरले पक्राउ गरिसकेको र थप अनुसन्धान भइरहेको प्रहरले जनाएको छ टमाटाले मदिरा सेवन गरेको र गोली चलाउनुको कारणबारे केही नबताएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिएका छन् बैतडीको चन्द नगरपालिका चार पल्लो चौडाका चौडालीका वासुदेव भट्ट मौरी पालन व्यवसायबाट करोडपति बनेका छन् चौध वर्ष अघि एक घार मौरीबाट शुरू भएको भट्टको व्यवसाय अहिले सयौं घारमा पुगेको छ अहिले पल्लो चौडाली गाउँ मौरी गाउँको रूपमा परिचित हुन थालेको छ मौरी पालन व्यवसायमा पाइएको सफलतासँगै उत्पादन भएको मह बिक्री गरेर किसान आत्मनिर्भर बन्न थालेका छन् खेतीमा उत्पादित अन्नले तीन महिना धान्न मुस्किल हुने परिवार अहिले अन्नबाली छोडेर मौरी पालन व्यवसायमा लागेका हुन् बैतडीको महलाई बजारमा उत्तम मानिन्छ प्रति किलो सात सयदेखि नौ सयसम्म बजारमा बिक्री हुने गरेको छ जिल्लामा मौरीको पर्याप्त चरण क्षेत्र भएकाले मौरी पालन व्यवसाय फस्टाउँदै गएको हो पछिल्लो समय दशरथ चन्द नगरपालिका श्रीकोट देउलेक थालाकाडा शिवलिङ गोकुलेश्वर रुद्रेश्वर महाकाली मठैराज सित्तड शर्माली ढुङ्गाट लगायतका क्षेत्रका किसान मौरी पालन व्यवसायतिर आकर्षित भएका छन् परम्परागत अन्न फलाउन छोडेर अहिले मौरी पालन व्यवसायतर्फ किसानहरूको आकर्षण बढ्दै गएको छ डडेलधुराका होटल व्यवसायी गोविन्द बहादुर दियालको आज निधन भएको छ लामो समयदेखि बोन क्यान्सर रोगबाट पीड़ित दियालको आज निधन भएको हो भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत दियालको उपचार सम्भव नभएपछि घर फर्काइएको र आज दिउँसो उपक्षेत्रीय अस्पताल डडेलधुरामा मृत्यु भएको जनाइएको छ डडेलधुरामा लामो समयदेखि न्यू होटल महेश्वरी सञ्चालन गर्दै आउनुभएका दियाल व्यवसाय माझ निकै लोकप्रिय रहँदै आउनु भएको थियो दियालको निधन पश्चात आज दिउँसो डडेलधुराको मुख्य बजार क्षेत्र दुई घण्टाका लागि बन्द गरिएको थियो दियालको निधनमा उद्योग वाणिज्य संघ डडेलधुराले गहिरो दुःख व्यक्त गर्दै उत्कृष्ट व्यवसाय घुमाएकोमा उद्योग वाणिज्य संघलाई क्षति पुगेको उल्लेख गरेको छ यस दुःखद घड़ीमा शोक सन्तप्त परिवारजनप्रति उद्योग वाणिज्य संघ डडेलधुराले समवेदना व्यक्त गरेको छ आज नवौ राष्ट्रिय सूचना दिवस डलदुरामा पनि वृहत अन्तर्क्रिया गर्दै सम्पन्न भएको छ जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख सूचना अधिकारी तथा जिल्ला स्थित राजनैतिक दलका प्रतिनिधि संसारकर्मी तथा गैर कर्मीको उपस्थितिमा अन्तर्क्रिया गरिएको हो कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय पार्षद सदस्य उत्तर विष्टले सूचनाको हक सम्बन्धी ऐनमा उल्लेख भएका व्यवस्थाबारे प्रस्तुति गर्नुभएको थियो सूचनाको हक सम्बन्धी ऐनमा उल्लेख भएका कार्यालय प्रमुख र सूचना अधिकारीको काम कर्तव्य अधिकार र सार्वजनिक निकायले स्वत प्रकाशन गर्नुपर्ने सूचनाका विषयमा प्रस्तुति गर्नुभएको थियो कार्यक्रमका सहभागीहरूले सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयनमा आफ्नो नौ वर्ष पूरा भई दशौं वर्षमा प्रवेश गरेको अवसरमा समेत ऐनको कार्यान्वयन चुनौतीपूर्ण भएको बताएका छन् हरेक नागरिकले सूचनाको हक सम्बन्धी ऐनको प्रयोग गर्नुपर्ने भए पनि व्यावहारिक जीवनमा कार्यान्वयन निकै चुनौतीपूर्ण रहेको पत्रकार महासंघका पूर्व अध्यक्ष राम धामीले बताउनुभयो कुनै कार्यालय सूचना माग्दा सूचना मागकर्ताप्रति कार्यालयको हेर्ने दृष्टिकोण गलत हुने अवस्था अहिले पनि रहेको पत्रकार महासंघका अध्यक्ष छत्र साउनले बताउनुभयो कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले सूचनाको हक सम्बन्धी एनले निर्दिष्ट गरेका विषयहरू कार्यान्वयन गर्न सम्पूर्ण सबैमा आग्रह गर्नुभएको छ सार्वजनिक निकायले हरेक तीन महिनामा आफ्ना गरेका गतिविधि जिल्ला हुला कार्यालय मार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेकोमा अबका दिनमा एनले कार्यान्वयन गर्न आग्रह गरेको बताइएको छ बझाङ सदरमुकाम चैनपुरका बाढ़ी पीड़ितहरूले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् गत महिना सदरमुकाम चैनपुर भएर बग्ने भाउरीगाड र सेती नदीमा आएको बाढ़ीले अत्याधिक क्षति गरेपछि तत्काल तडबन्दको माग गर्दै बाढी पीड़ितहरू धरनामा बसेका हुन् बाढी पीड़ितहरूले सेती नदी र बाहुली गाडमा तत्काल तडबन्द गर्नुपर्ने र बाहुली गाडले बगाएको झोलङ्गी पुल निर्माण गर्नुपर्ने माग राख्दै साउन सात गते नै प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननीय प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेका थिए धरना बसिसकेको बेला प्रशासनका कर्मचारी कार्यालय भित्र प्रवेश गरेको भन्दै बाढी पीड़ित आक्रोशित हुँदा प्रहरी र बाढी पीड़ित बीच केही बेर भनाभन समेत भएको थियो अब सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट आज सुदूरपश्चिममा सडक तथा सवारीसँग सम्बन्धित एउटा घटना भएको क्षेत्रीय ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ कैलालीको लम्कीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ठक्करबाट लम्कीचुहा नगरपालिका तीन थापापुरका पच्चीस वर्षीय प्रेमबहादुर विष्टको मृत्यु भएको हो लु सत्ताइस क सन्ताउन्न बाइस नम्बरको मोटरसाइकलमा टिकापुर जाँदै गरेका विष्टलाई लम्की टिकापुर सड़क खण्डको राजीपुरमा सोही दिशाबाट गइरहेको हुलिया नखुलिएको ट्र्याक्टरले ठक्कर दिएको हो गम्भीर घाइते विष्टको उपचारको क्रममा लम्की स्थित लाल रत्न अस्पतालमा मृत्यु भएको हो मृतक विष्टका दुई नाबालक छोराछोरी रहेका छन् ठक्कर लगत्तै फरार भएको ठक्कर दिने ट्र्याक्टरको नम्बर खुल्न नसकेको र खोजी कार्य भइरहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ अब आज रातिको मौसमी पूर्वानुमान आज राति देशभर मौसम बदली हुनेछ यसका साथै मध्य र पश्चिमी क्षेत्रका केही ठाउँहरूमा मध्यम खाले वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै साँझ छ बजेको युनिट खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक ब्राजिलमा जारी रियो ओलम्पिकमा भोलि सुदूरपश्चिमकी निशाले प्रतिस्पर्धा गर्ने नेपालबाट अन्तिम खेलाड़ीको रूपमा सहभागिता जनाउँदै बैतडीको तल्लादेहीका पहिरो पीडितले विद्यालय भवनमा डेरा बनाएपछि पठन पाठन अवरुद्ध बस्ती स्थानान्तरण अध्ययन गर्न प्राविधिकहरूको एक टोली तल्लादेहीमा सुदूरपश्चिमबाट मात्रै बाह्रजना सहित ठूलो संख्यामा प्रहरी नायब उपरीक्षकहरूको सरुवा डडेलधुरामा नयाँ डिएसपीको रूपमा बहादुर शाही आउने नक्कली स्वास्थ्य परीक्षण बारे सेती अञ्चल यातायात व्यवस्था कार्यालय कैलालीको चासो चेक जाँच बिनाको फाराम प्रमाणित नगर्न डाक्टरहरूलाई निर्देशन र बझाङको दङ्गाजीमा एकजनाको गोली हानेर हत्या बैतडीमा एकजना मौरी पालन व्यवसायबाट करोडपति समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी प्रकाशलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनपीबाट पढ्न र चाहिएका बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ हौस् त समाचार बुलेटिनबाट हामी दुई बिदा हुन्छौँ नमस्कार